झन्झन डराउँदै गएँ यो सत्य थाहा पाएर कि मैले आमाबाट टाढा हुनुपर्छ यो समाजले मलाई आमाबाट टाढा गराउँछ मैले आमालाई चाहेर पनि खुसी दिन सक्दिनँ अर्थात् मेरो आमा दुःखमै जन्मिए सन्तानका लागि दुःख पाइन् अनि यही दुःखमा नै उहाँको जिन्दगी बित्नेछ यो थाहा पाउने बित्तिकै मन झनै विक्षिप्त हुँदै गयो आज यो समाजको प्रतिस्पर्धामा म कतै अल्झिएको छु हो मैले आमाका लागि धेरै कुराहरू गर्ने प्रयास गरेको छु तर ती कुराहरू पर्याप्त छैनन् आमाको ममताको ऋण तिर्नका लागि आज जिन्दगीका यी वसन्तहरू पार गर्ने क्रममा मैले बुझेको छु म जस्तो मूर्ख कोही छैन रहेछ संसारमा किनकि आज मैले बुझेको छु आमाको ममताको ऋण तिर्न हामीले जिन्दगी नै समर्पण गरे पनि सफल हुन सक्दैनौँ रहेछौँ अर्थात् आमाको ममताको बदलामा हामीले उहाँको सम्मान गर्नु उहाँलाई माया गर्नु बाहेक अरू कुनै माध्यमबाट उहाँको ममताको सम्मान गर्न नसक्ने रहेछौँ हो आमा मेरो जिन्दगीको पहिलो मित्र हौ तिमी म तिम्रो आँखाको नानी हो तिम्रो मायाको संसार हो मलाई थाहा छ आमा तपाईँ दुःखमा हुनुहुन्छ तपाईँ अझै पनि घाँस दाउरा गर्नुहुन्छ तपाईँलाई सघाउने कोही छैन तर यी सबै कुरा थाहा हुँदाहुँदै पनि एउटा सन्तानले समाजमा सङ्घर्ष गर्ने क्रममा आमा बुवाको दुःखलाई देखेर पनि नदेखे जस्तो गर्नु पर्दो रहेछ मन मारेर विवश हुनुबाहेक केही विकल्प हुँदैन रहेछ सन्तानसँग आमा तिमीलाई थाहा छ कि छैन आमा तर तिमी मात्र त्यो एकमात्र मान्छे हो जसको कारण आज पनि म घर सम्झन्छु तिमी मात्र त्यो कारण हो आमा जसको कारण म घरमा आउन खोज्छु तिमी मात्र त्यो कारण हो आमा जसको ममताको आडमा म सारा संसारलाई जित्न सक्छु तिमी मात्र त्यो मान्छे हो आमा जसलाई म दुःख पर्दा पनि मनका सबै बहर पोख्न सक्छु तिमीपछि मेरो जिन्दगीमा दुःख पुग्ने ठाउँ भनेको तिम्रो बुहारी मात्र हुन आमा जोसँग म तिम्रै काखमा रोए जसरी रुन सक्छु तिमीलाई जस्तै गरी घुर्की लगाउन सक्छु हो आमा आज पनि जब दुःख पर्छ तब तिम्रो काखको याद आउँछ तिम्रो मायाको याद आउँछ कुनै दिन खुसी भएर मन रमाउँदा मेरो आमालाई कहिले भनौँ जस्तो हुन्छ कतिखेर तिम्रो सामु आएर खुसी भएर हाँसु जस्तो लाग्छ आमा जब तिम्रो सामु आउँछु नि आमा तब यी कुराहरू भन्न सक्दिनँ म किनकि मेरो कुरा सुनेर तपाईँ रुनुहुन्छ म चाहन्न म तपाईँलाई मेरो दुःखको कुरा सुनाएर अझ बढी दुःखी बनाऊ त्यसैले त यी शब्दहरू पुर्याउने कोसिस गरिरहेको छु यी हावाका भावहरूसँगै मुठोदेखि मुठोसम्म मलाई लाग्छ भगवान् सबै ठाउँमा एकैचोटि पुग्न सक्दैनन् आमा त्यसैले त उसले तिमीलाई सृष्टि गरे आमा मेरो लागि तिमी भगवान् हौ मेरो जिन्दगी हौ मेरो खुसी हौ मेरो भरोसा हौ मेरो आशा मेरो हिम्मत सबै तिमी नै तिमी हो आमा मात्र तिमी मात्रै हो आमा तिमी मात्र हो मेरा पहला दोस्त है तू ही तुझे हो पता के ना हो पता मैं तेरी आंखों का तारा हूँ तुझे हो पता के ना हो भगवान हो नहीं सकता हर समय यहाँ इसलिए उसने बनाया तुझको भगवान हो नहीं सकता हर समय यहाँ इसलिए उसने बनाया तुझको मां आमाको ममता हामी सदैव सम्झने गर्छौँ हरेक दुःखमा पर्दा हामी आमालाई सम्झने गर्छौँ यो अँध्यारो रातहरू छ हामी सम्झिरहेका छौँ आफ्नो मान्छेलाई आफ्नो आमालाई आफ्नो बुवालाई अनि आफन्तहरूलाई आफन्तहरूको माझमा सबैभन्दा नजिकको नाता आमा त्यसै गरी बुवा अनि आफ्नो जीवन सङ्गिनी हुन्छ जस्तो लाग्छ मलाई तपाईँलाई कस्तो लाग्छ थाहा छैन कार्यक्रमको यो दैलो घारे मैले मेरै भावनाबाट तपाईँ यतिखेर रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगाहर्च र W W W dot radio server dot com डट एनपीबाट संसारभर कार्यक्रम मुटुदेखि मुटुसम्म सुनिरहनु भएको छ कार्यक्रम मुटुदेखि मुटुसम्मको साथमा सदाझै आज पनि उपस्थित छु म तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मुटुदेखि मुटुसम्ममा हामी विशेषतः तपाईँका मनका कुराहरू राख्छौँ र तपाईँको आफन्तसम्म पुर्याउने कोसिस गर्छौँ तपाईँ स्वदेश या विदेश जुनसुकै ठाउँमा हुनुहुन्छ भने पनि तपाईँका सन्देशहरू तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउन सक्नुहुन्छ त्यसका लागि हामीसँग दुईवटा माध्यमहरू छन् आज विशेष गरी तपाईँ हामीलाई फेसबुक मार्फत कमेन्ट गर्न सक्नुहुन्छ डब्लु डट रेडियो तपाईँ संसारभर सुनिरहनु भएको छ भने W W W dot Facebook dot com slash radio server पेजमा गएर हाम्रो पोस्टमा कमेन्ट गर्न सक्नुहुन्छ पोस्ट म गर्न खोजिरहेको छु अलिकति गाह्रो भइरहेको छ विदेशमा हुने श्रोताहरूले विशेष गरी यो पोस्टमा कमेन्ट गरिदिनु हुन आग्रह गर्छु र स्वदेशमा हुने साथीहरूलाई एसएमएस गर्नका लागि म आग्रह गर्छु एसएमएस गर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर यच यच एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ तपाईँका थुप्रै म्यासेजहरू आइरहेका छन् र पोस्ट पनि म गर्ने तर्खरमा छु म पोस्ट गरिहाल्छु तपाईँ कमेन्ट र एसएमएस गर्दै गर्नुहोला तपाईँ कमेन्ट र एसएमएस गरुन्जेल एउटा सुमधुर साङ्गीतिक आवाज एकैछिन तपाईँको लागि खुशी से दुपट्टा दुपट्टा सरक रहा है मेरा दिल धड़क रहा है दुपट्टा सरक रहा है मेरा दिल धड़क रहा है मेरा दिल धड्करा ए निकै नै सुन्दर साङ्गीतिक आवाज तपाईँको लागि राखेँ मैले अलिकता गीत लामो सुनाएँ किन भन्दा पोस्ट गर्दै थिएँ म विदेशमा बस्ने साथीहरूलाई चाहिँ पोस्ट गर्न अलिकता फेरि समस्या पर्ने भएर म पोस्ट गर्नमा तलिन्थेँ नेटले अलिकति समस्या देखाइरहेको छ तपाईँको थुप्रै एसएमएसहरू आएका छन् पहिलो एसएमएस लिन चाहन्छु कसले लेख्नु भएको छ एसएमएस एसएमएस गर्नु भएको छ पहिलो एसएमएस भएको छ दर्शन दादा मि माया भैँसी छबाट मेरो मनमुटुमा बस्न सफल हुने मायालुलाई miss you and love you भन्छु र प्यारी सबिनालाई <laughs> मिठो माया भन्दै छुट्टिन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ अर्को एसएमएस गर्ने साथी हुनुहुन्छ दर्शन दाजु मि सपना घिसिङ भैँसे छबाट मेरो एसएमएस भन्नुपर्दा मायालु बेलाई लभ यु भन्छु र प्यारी सबिना माया बसन्तीलाई मिस यु भन्दै छुट्टिन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ सपना अविरल सपनाजीले नै गर्नुभएको रहेछ इट्स मी एउटै सपना पर्नुभयो कि अर्को सपना पर्नुभयो <laughs> म चाहिँ कन्फ्युज भएँ इट्स मी सपना अविरल रहेछ जिन्दगी सधैँ खोलासरी बग्नुपर्ने अनिश्चित रहेछ जिन्दगी आफ्नो मुठुलाई गाँठो पार्नु पार पर्ने बाध्यता रहेछ जिन्दगी भन्नुभएको छ त्योभन्दा पछाडि पनि केही लेख्नु भएको थियो होला यति मात्र आयो थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ दादा खाना भयो त भन्नुभएको छ खाना भइसकेको छ एम सन्जोक लामा नामटार तिन महवीर मेरो फ्रेन्ड सम्पूर्णलाई आई मिस यु भन्ने दिनु है ला ल दादा भन्नुभएको रहेछ थ्याङ्क सो मच अवश्य पनि उहाँको साथी को हुनुहुन्छ सञ्जोगजीको सबै साथीहरूलाई उहाँले सम्झिरहनु भएको छ रेडियो सरोवर सुन्दै हुनुहुन्छ भने मेरो आवाजबाट तपाईँसम्म यो सन्देश पुर्याइसकेको छु अर्को एसएमएस गर्नुभएको छ हाई दादा मि सुस्मितामाङ यो जुनेली रातमा मुठुदेखि मुठुसम्मको मेरो प्यारो मामालाई सम्झेको छु र अल फ्यामिली एन्ड दादालाई नै होइन हजुरलाई नै ओके गुड नाइट भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ नमस्ते दादा हामी सबिना भैँसेबाट राति सबै भेट्छौँ भने जुन बनु बनु आऊ भन्नुभएको छ विकास मुटुभित्र सारङ्गीको धुन भने आउनु विकास भन्नुभएको छ ओहो सबिनाजीले लेख्नु भएको रहेछ मैले अलिअलि के गजङ मजङ गरेर पढेँ जस्तो लाग्यो आहा सधैँ भेट्छौ भने जुन बनेर आउनु विकास मुटुभित्र सारङ्गीको धुन बनेर आउनु विकास लभ यु प्यारो छोरा सन्दीप मिस यु भन्नुभएको छ थ्याङ्क यू सो मच सबिनाजी तपाईँको एसएमएसको लागि मलाई थाहा छ विकासजी टाढा हुनुहुन्छ छोरा पनि टाढा छ तपाईँभन्दा जहाँ हुनुभए पनि तपाईँहरू एकअर्कालाई माया गरिरहनु भएको छ योभन्दा ठुलो कुरा अरू के हुन सक्छ र जे होस् तपाईँहरूको मिलन छिट्टै होस् यही प्रार्थना गर्छु भगवान्सँग अर्को एसएमएस गर्नु भएको छ दादा मि सबिना मेरो फ्रेन्ड बसन्ती माया पूजा गोली पूजा थिङ दिपा शिष बबिता सुनिता एलिना कल्पना मिना राज अविरल रोमी अर्जित विपना सपना अल फ्रेन्डलाई मिस यु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नु भएको छ नारीलाई किन चोट र वेदना हुन्छ दा आफू दुखी भएर अरूलाई खुसी दिन खोज्दा पनि हुँदैन किन म सङ्घर्षशील सङ्गीता नगरकोटी भन्नुभएको छ सङ्गीताजी नारीलाई किन चोट र वेदना बढी हुन्छ भनेर सोध्नु भएको छ हुन त म आफै पुरुष परेँ मैले एउटा नारीको वेदनालाई साँच्चै नै बुझ्न नसकौँला जति बुझ्नुपर्ने हो त्यति गहिराइसम्म म पुग्न नसकौँला तर पनि विभिन्न समयमा नारी हिंसाका विरुद्ध महिला हिंसाको विरुद्धमा विक्यान जस्तो अभियानमा चेन्ज मेकर बनेर हिँडेको कारणले गर्दा मलाई लाग्छ नारीलाई जति पनि हेला गरिन्छ जति पीडा र चोटहरू दिइन्छ त्यसमा पुरातन सोच नै हाबी हुन्छ पुरुषवादी चिन्तन छ समाजमा जुन त्यो नै हाबी हुन्छ जस्तै पुरुषवादी चिन्तनलाई हामी जति परिवर्तन गर्न खोजे पनि परिवर्तन गरिरहेका गर्न सकिरहेका हुँदैनौँ उदाहरणको लागि मैले पनि कहिलेकाहीँ काम गरेर जान्छु मेरो आफ्नो जीवन सङ्गिनी पनि घरमा काम गरेर थकित अवस्थामा हुन्छ तैपनि मैले के सोच्छु भन्दाखेरि मेरो श्रीमतीले खाना बनाइदियो हुने होइन खाना बनाएर खुवाइदियो हुने यस्तो खालको यो चिन्तन छ एक प्रकारले सोच्दाखेरि नर्मल जस्तो लाग्छ तर गहिरेर सोच्ने हो भने यो चाहिँ महिलालाई अलिकता डोमिनेट गरेको नै हो मलाई मलाई जस्तो फिल भयो म यहाँबाट काम गरेर जान्छु श्रीमती पनि थाकिरहेकी हुन्छन् तै पनि सोध्छु खाना बनाएर राख्दैदेखि कति कति राम्रो हुन्थ्यो होला यो सोच्छु नि हो यस्ता सोचहरू पितृसत्तात्मक सोचहरू हुन् पुरुष स पुरुषलाई चाहिँ बढी हाबी बनाउने सोचहरू हुन् यी सायद पहिलादेखि नै हाम्रो समाज जतिखेर निर् निर्माण भयो त्यो बेलादेखिको नै यो सोच भएको कारणले गर्दा होला हाम्रो सोच्ने तरिकाहरू परिवर्तन भएका छन् तैपनि अझै पनि नारीमाथि चाहिँ यस्ता भावनात्मक आवेगहरू थोपरिएको अवस्थाहरू छ यसबाट हामी अछुतो छैनौँ म पनि अछुतो छैन मैले मेरो जीवन सङ्गिनीलाई चाहे जति सहयोग मैले ऊमाथि हिंसा गरेको छैन म भन्दिनँ किन भन्दा यो समाज नै यस्तो छ कि यो समाजले हामीलाई यस्तो मोडिफाई गरिदिएको छ कि हाम्रो सामान्य लाग्ने व्यवहारले पनि नारीहरूलाई चोट पुर्याइरहेको हुन्छ पीडा पुर्याइरहेको हुन्छ तपाईँले पनि त्यस्तै महसुस गर्नुभएको होला तपाईँलाई अलिकति पीडा भयो होला जुन पीडालाई तपाईँको आफ्नो मान्छे अथवा भनौँ समाजका पुरुष अथवा घरका पुरुषले बुझ्न नसक्ने अवस्थाहरू हुन्छन् त्यसैले पनि होला नारीलाई अलिकता बढी पीडा हुन्छ नै आफू दुखी भएर अरूलाई खुसी दिन खोज्दा पनि नारीलाई सदैव पीडा नै प्राप्त हुन्छ यस्तै लाग्छ मलाई चाहिँ तपाईँहरूलाई कस्तो लाग्छ कार्यक्रम सुनिरहनुभएका सबै साथीहरू मेरो यो विचारसँग सहमत पनि हुनुहुन्न होला किन भन्दा सोच आआफ्नै हो तपाईँले नारीहरू पनि त यस्ता होलान् नि भन्ने सोच राख्नुहुन्छ होला जे होस् एउटा कुरा चाहिँ ग्यारेन्टी के हो भन्दा यो पुरुषवादी चिन्तनले गर्दा नै हो नारीहरूमाथि यस्तो पीडा थुपरिएको यस्तो चोटहरू थोपरिएको सङ्घर्षशील सङ्गीता नगरकोटीको यो एसएमएसमा सानो एउटा बस के अरे मैले तपाईँहरूका आफ्नै विचारहरू होलान् जुन विचारहरू बाँचिन्छन् अवश्य पनि र त्यसका लागि म क्षमा प्रार्थी छु र तपाईँ कार्यक्रम मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्च र अनलाइनमा W W W dot radio server dot com डट एनपीबाट संसारभर कार्यक्रमको साथमा छु म तपाईँकै मनभित्रको साथी चन्द्र र कार्यक्रममा तपाईँका सन्देशहरू राख्ने क्रममा थुप्रै सन्देशहरू प्राप्त भएका छन् एसएमएसहरू प्राप्त भएका छन् हामीसँग समय चाहिँ सधैँ कम हुन्छ किन समय कम हुन्छ म आफै छक्क पर्छु कहिलेकाहीँ जति समय अलिकति लम्ब्याउँछु भने पनि सदैव यस्तै हुन्छ फेसबुकमा पनि धेरै साथीहरूले कमेन्ट गर्नुभएको छ <laughs> आहा कमेन्ट गर्नुभएको छ <laughs> धेरै धेरै साथीहरूले कमेन्ट गर्नुभएको छ ती कमेन्टहरूलाई म एकैछिनमा लिन्छु त्योभन्दा अगाडि तपाईँको एसएमएसहरूलाई नै म निरन्तरता दिन चाहन्छु म यस सङ्गीता नगरकोटीको पढेको थिएँ अर्को एसएमएस छ हाई दादा के छ त खबर मे सार्ता लामा फ्रम भैँसी छ किसेडीबाट आफ्नै मुटु छुटाएर गयो तिमी पराईसँग आफ्नै नाता टुटाएर गयौ तिमी अर्कैसँग भन्नुभएको छ कसको लागि हो सायद आफ्नो मान्छेको लागि होला मायामा घात हुन्छ प्रतिघात हुन्छ यस्तो घात प्रतिघात धेरै नभएको राम्रो माया मलाई मायालाई के भन्ने एउटा जिन्दगी सोचेर हामी अगाडि बढिरहेका हुन्छौँ त्यसैले पनि मायामा घात भयो भने हामी अलि पछि नै पर्छौँ हामीलाई पीडा हुन्छ हाम्रा आशा हाम्रा भरोसाहरू हाम्रा विश्वासहरू सबै टुट्छन् त्यसैले मायामा यस्तो नभएको राम्रो एनिवेज भइहाल्छ <laughs> हुने कुरालाई हुने हात दैव नटार भन्ने उखान छ नेपालीमा त्यस्तो पनि हुन्छ कहिलेकाहीँ अर्को एसएमएस गर्नुभएको छ hi brother how are you it's me Umesh Tamang from Hetauda छब्बिस झाडी भन्नुभएको छ अरू पनि केही लेख्नु भएको थियो कि उमेश उमेशजी यति मात्र आयो सरी है थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा म सङ्घर्षशील सङ्गीता नगरकोटी फ्रम हटिया उन्नाइस म मेरो मान्छेलाई धेरै मिस गरिरहेको छु जिन्दगी सङ्घर्ष गर्दै कालो हजुरलाई बसेको छु लभ यु सो मच भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दाजु खाना भयो के छ रामधुनीबाट सृजना माई बिएफलाई love you and miss you दाजुलाई नि मिस यु ओके बाबाई भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि र तपाईँको आफ्नो मान्छेले पनि सम्झिरहनु भएको होला सृजनाजी थ्याङ्क यू सो मच आगामी दिन पनि यस्तै एसएमएसको अपेक्षा गर्छु अर्को एसएमएस गर्नु छ नमस्ते दाजु रात्रिकालीन सन्चय हुनुहुन्छ मि मनिष लामा मकवानपुर सन्देश माई स्विट हार्ट कान्छु युनिसालाई miss you and love you and हजुरलाई पनि मिस यु है दाजु ओके टेक केयर बबाई भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई के छ खबर दाजु इट्स मी भैँसे साथबाट करिश्मा घरान आज मेरो म्यासेज भन्नुपर्दा स्पेसली सोनिका एन्जेलालाई फोन एसएमएस नगरे पनि मिस गरिरहेको छु भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क सो मच अरू पनि आएको थियो होला यति मात्र आयो थ्याङ्क सो मच करिश्माजी अर्को एसएमएस गर्नुभएको छ hi bro how are you my lovely सन्देश भन्नुपर्दा माई डियर फ्रेन्डलाई all time miss you and love you and हजुरलाई पनि एन्ड इट्स मी सुमित्र बल भैँसे छ किसेडीबाट भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि ओ भनेर पनि आएछ त्योभन्दा पछाडि पनि उहाँले केही लेख्नु भएको थियो कि जस्तो लाग्यो सुमित्राजी सरी है यति मात्र आयो यति मात्र पढेँ मैले अर्को एसएमएस गर्नु भएको छ दादा म भैँसे साथबाट शान्ति दादा आज मेरो मनको कुरा भन्नुपर्दा मेरो साथी रोशनी र रोशनीलाई रोशनी र रोहिणीलाई मिस गरिरहेको छु एन्ड मेरो लभली आकाङ्क्षालाई पनि भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दाजु मिस सविता तामाङ फ्रम पदमपोखरी भोरले आधबबाट उही कान्छो तामाङ आशिषजीलाई मिस गर्दैछु कल नगरे पनि मुठुसम्म पुग्ने गरी भन्नु है भन्नुभएको छ आशिषजी कार्यक्रम सुनिरहनु भएको छ भने पदमपोखरीबाट तपाईँलाई सम्झनु भएको छ सविताजीले फोन गरिहाल्नु होला है त थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि सविताजी अर्को एसएमएस गर्नुभएको छ हाई दादा हाउ आर यु मि भैँसी साथबाट माई डियर प्रदीपको सुजिता थिङ माई डियर प्रदीप रवि प्रदीप रविलाई I love you and I miss you so much भन्छु ओके दादा गुड नाइट बबाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हेलो दादा म थ्री इन वान लामा भन्नुभएको छ काले गडी कुर्ले हेर्नु न दादा मेरो काली मबाट टाढा छ बट रिसाएको छ भनेको मेरो मुटु दुखिरहेको छ भनिदिनु है भन्नुभएको छ लाइ द थ्री इन वान कालीजीले कालीजी तपाईँलाई सम्झिनु भएको छ घडीबाट नरिसाउनु भन्नुभएको छ सकेसम्म नरिसाउँदा राम्रो आफ्नो मान्छेसँग किन रिसाउनु होइन र कहिलेकाहीँ घुर्की चाहिँ लगाउनु पर्छ अरे थोरै थोरै घुर्की भयो भने खुसी माया अझ बढ्छ भन्ने पनि लाग्छ तर धेरै घुर्की चाहिँ लगाउनु हुँदैन कुर्कीको पनि एउटा सिमाना हुन्छ फेरि <laughs> तपाईँले बुझ्नुहुन्छ थाहा छ मलाई थ्याङ्क यू सो मच अर्को एसएमएस गर्नुभएको छ हाई दादा मि भैँसे साथबाट चाँदनी तामाङ माई हट रवि तामाङलाई मुटुदेखिको माया एन्ड मिठो सम्झना छ भनेर भनिदिनु होला चन्द्र दादा ओके दादा गुड नाइट बबाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि तपाईँ पनि एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर एचआरएस एउटा खाली ठाउँ यस यस र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ यतिखेर तपाईँका कमेन्टहरू लिन चाहन्छु म थुप्रै साथीहरूको कमेन्ट कमेन्टहरू आएका छन् कमेन्ट गर्नुभएको छ भुवन तामाङजीले अघि बढ्ने साहस मिले बात बात दिए पुग्छ अघि बढ्ने साहस मिले बात दिए पुग्छ लड्न लाग्दा समाउने हात दिए पुग्छ अघि बढ्ने साहस मिल्ने बात दिए पुग्छ लड्न लाग्दा समाउने हात दिए पुग्छ तिमीबाट योजनीमा अरू केही चाहे चाह छैन तिमीबाट यो जुनीमा अरू केही चाह छैन तिम्रो त्यो अमूल्य साथ दिए पुग्छ भन्नुभएको छ मेरो यो आफ्नो मान्छेको सम्झनाको मुक्तक सँगसँगै नमस्कार है दादा म भुवन घलान फ्रम मकवानपुर गढिनौ मनोकामनाबाट आज मेरो सन्देश भन्नुपर्दा सर्भर होल युनिट र मेरो बेस्ट फ्रेन्ड उमेश अनि उसको जिएफ सरगम र अरू फ्रेन्डहरू लगायत मेरो मुटुको टुक्रा बिलाई miss you and love you so much भन्दै छुट्टिन्छु ओके भबाई दादा भन्नुभएको छ thank you so much Bhuwan ji तपाईँको यो कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ तामाङ आशिषजीले तामाङ आशिषजी लेख्नुहुन्छ हाई दाजु खाना खानुभयो त and it's me Tamang Ashish Hetauda अठार शिखर पानीबाट एन्ड मेरो एसएमएस भन्नुपर्दा कान्छी सँग नबोलेको नि धेरै टाइम भयो एन्ड नबोले नि all time miss you love you कान्छी एन्ड दाजुलाई नि ओके बाबाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ बसन्ती घिसिङजीले उहाँ लेख्नुहुन्छ हेलो दादा दर्शन मि बसन्ती घिसिङ भैँसे छ किसेडी मकवानपुरबाट मेरो एसएमएस भन्नुपर्दा राज थोकरलाई मिस गरिरहेको छु राज तिमी जहाँ भए पनि मिस गरिरहेको छु नसम्झेको कुनै पल छैन हर पल सम्झिरहेको छु र साथमा दिपाशिष सबिना बबिता अनुलाई पनि मिस गरिरहेको छु बाई गुड नाइट भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँकै हो एसएमएसको लागि कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ सुदिन लामाजीले सुदिनजी लेख्नुहुन्छ लासो फ्याफुल्ला चन्द्र दादा इट्स मी सुदिन लामा हेटवटा अट्ठाइस लेबरबाट आजको मेरो सन्देश भन्नुपर्दा दादा आज म यति दुःखी छु दादा किनकि आज मैले जीवनमा नसोचेको कुरा सुन्यो दादा मेरो सुनुको मुखबाट दादा अबदेखि मेरो सुनुले सुन्नुलाई मेरो मन दुख्ने कुरा कहिले पनि नसुनाउनु भन्दिनँ है दादा ओके बाबाई भन्नुभएको छ सुनुजी थाहा छैन तपाईँले के सुनाउनु भयो उहाँलाई तर सकेसम्म दुःखको कुरा सेयर गर्नुपर्छ तर मन दुख्ने कुरा चाहिँ सकेसम्म सेयर नगरेको राम्रो अविश्वास भन्दा पनि विश्वास गरेर अगाडि बढौँ मायामा सदैव तपाईँको सफलता हात लागोस् यही कामना गर्छु म धेरै साथीहरूको कमेन्ट र एसएमएसहरू आइरहेका छन् केही साथीहरूको एसएमएस पुनः आइसकेको छ मैले क कसको एसएमएस पढेँ चाँदनीजीको पढिसकेको थिएँ आज मेरो अञ्जन सोल्टीलाई नरिसाउनु भन्छु कल गर्नु है भन्नुभएको छ यति मात्र लेख्नु भएको छ नेपालीमा लेख्नु भएको छ कसले लेख्नुभयो नाम पनि थाहा छैन जे होस् सुन्नुहुनेले थाहा पाउनुभयो होला र अन्तिम नम्बर पनि भनौँ अन्तिममा एकचालिस रहेको छ अवश्य नै थाहा पाउनुभएको होला सोल्टिनीजीले <laughs> अर्को एसएमएस गर्नुभएको छ हाई दादा खाना हो भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि हाई दादा खानुभयो आज मेरो अन्दन सोल्टिनीलाई रिसाउनु सोल्टिनीलाई रिसा नरिसाउनु भन्छु भन्नुभएको थियो उहाँले थ्याङ्क यू सो मच अर्को एसएमएस गर्नुभएको छ ओठ हजुरको मुस्कानको लागि मुस्कान हजुरको प्रेमको लागि प्रेम हजुरको जीवनको लागि जीवन हजुरको मेरो लागि हाई दादा it's me Srijana Muktan from भन्नुभएको छ यति मात्र आयो सृजनाजी थ्याङ्क यू सो मच एकदमै राम्रो भावना लेख्नु भएको छ अर्को एसएमएस कसले गर्नुभएको छ हेर्दैछु हेलो दादा it's me Osanna Gurung from Hetauda चारबाट उहाँले जेआरजी लेख्नु भएको छ सायद गुरुङ नै होला हेटौँडा चारबाट a real relationship has fights trust faith tears pain argument patient secrets jealous भन्नुभएको छ त्योभन्दा अरू पनि लेख्नु भएको थियो कि एउटा ट्रु रियल रिलेसनसिपमा साँचो सम्बन्धमा चाहिँ के के हुन्छ अरे फाइट पनि हुन्छ अरे झगडा ट्रस्ट पनि हुन्छ विश्वास फेथ पनि हुन्छ टियर्स आँसु पेन दुःख एग्रिमेन्टहरू पनि हुन्छ पेसेन्ट पनि हुन्छ सेक्रेट पनि हुन्छ जेलस पनि हुन्छ जेलस चाहिँ हुन्छ कि जस्तो लाग्छ धेरै जेलस <laughs> चाहिँ साँच्चै नै हुन्छ यो अझ विशेष गरी मैले देखेको चाहिँ हाम्रो के भन्छ केटा साथीहरू नरिसाउनु होला मैले केटी भन्दा केटा साथीहरूमा अझ बढी जेलसी देखेको छु कसैसँग आफ्नो मान्छे बोल्दियो भने नि अलिकता <laughs> जेलस फिल हुने मतलब त्यो अब न नेगेटिभ त मान्न मिल्दैन त्यसलाई माया नै हो त्यो एक प्रकारको र थ्याङ्क यू सो मच राम्रो कुरा लेख्नु भएको छ ओसन्नाजीले ओयुएसएनएनए लेख्नु भएको छ ओसन्ना होला सायद मलाई यस्तै लाग्यो मैले गलत उच्चारण गरेको भए सरी पनि भन्न चाहन्छु यतिखेर अन्य साथीहरूको कमेन्टहरू छ थुप्रै साथीहरूको कमेन्ट आइरहेका छन् कमेन्ट गर्नुभएको छ इस्माइल कुसुमजीले लेख्नुहुन्छ तेरी खयालोको दिल से हटानै सक्थे तेरी हिन्दी फेरि धेरै राम्रो छ मेरो है के गर्ने <laughs> कहिलेकाहीँ गडबड भयो भने अन्यथा नसोचिदिनु होला तेरि खयालोको दिल से हटा नहीं सकते कितना प्यार गर्थे हो ये बता नै सक्थे तेरि खयालोको दिल से हटा नहीं सकते कितना प्यार गर्थे हुँ ये बता नहीं सक्ते तेरि पास होने का आहा को तरस तरसता है दिल ये तेरे पास होने को तरसता है दिल ये आ मा डट डट डट लेख्नु भएको छ बस किसीको सामु जाता जता नै शक्ति भन्नुभएको छ अझ आमासँग जस्तो लाउन कोसँग सक्ला भने हामीले अवश्य नै कसैसँग सक्दैनौँ आमासँग जस्तो ढुक्क भएर रिसाउने रोइदिने होइन केही चिज पाएन भने बालापनको कतिको याद छ तपाईँहरूलाई मलाई चाहिँ एकदमै याद छ ठुलो भइन्जेलसम्म नै आमाको स्तनपान गरियो त्यही भएर पनि होला अलिकता आठ नौ वर्षको दस वर्षको हुँदासम्म पनि आमासँग सुत्न पाएन भने निन्द्रा पनि नलाग्ने अवस्थाहरू थियो मेरो चाहिँ तपाईँको कस्तो छ बालापुनका यादहरू आमालाई हामी खुसी देख्न चाहन्छौँ माया गर्न चाहन्छौँ आमाको लागि हरेक कुरा गर्न चाहन्छौँ तर समय खोइ आमाको लागि के गर्छु भन्दा हुँदै हामी के के कुरामा अल्झिन्छौँ अल्झिन्छौँ सामाजिक परिस्थितिहरू त्यस्ता हुन्छन् समाजमा प्रतिस्पर्धा यति छ एउटा घरमा रङ्गिन टिभी ल्याइदियो भने अर्को घरमा पनि रङ्गिन टिभी ल्याउनुपर्छ यसको अर्थ के भने छोरा मान्छे कमाउन हिँड्नुपर्छ छोरी मान्छे कमाउनु हिँड्नुपर्छ आमा बुवासँग साथमा बस्ने कहिले त्यही भएर सकेसम्म कहिलेकाहीँ बिदा मिल्ने बेला चाहिँ आमा बुवासँग पनि समय बिताउँ जीवनसङ्गिनीसँग पनि समय बिताउँ कहिलेकाहीँ मलाई पनि लाग्छ जतिखेर पनि अफिसमा हुन्छु चौबिसै घन्टा अफिसमा हुन्छु जीवनसाथीलाई पनि समय छैन आमा बुवालाई पनि समय छैन ए जिन्दगी यत्तिकै बित्छ कि क्या हो जस्तो पनि लाग्छ तर पनि प्रयास सदैव जारी रहन्छ कहिलेकाहीँ यसो पाँच मिनट मात्रै बोल्न पायो भने पनि खुसी लाग्छ जे होस् थ्याङ्क यू सो मच तपाईँको कमेन्टको लागि इस्माइलजी अर्को कमेन्ट गर्नुभएको छ पूर्णिमा घलानजीले लेख्नुहुन्छ नौ बजेर उन्चास मिनट आठ बजेर उन्चास मिनट नौ बजेर उन्चास मिनट गएछ म कन्फ्युज भइरहेको छु र धेरै साथीहरूको कमेन्ट र एसएमएसहरू बाँकी छन् के गर्ने होला म कन्फ्युज भइरहेको छु अलिकति बढाउने कि नबढाउने सकेसम्म बढाउँदिनँ तपाईँको एसएमएस र कमेन्टहरूलाई अब अन्तिम अन्तिमतिर बिड मार्छु त्यसैले सकेसम्म अब कमेन्ट र एसएमएस नगरिदिनु होला यो आग्रह गर्दैछु पूर्णिमा घलानजी लेख्नुहुन्छ नमस्ते दाजु सन्चै हुनुहुन्छ म पूर्णिमा घलान फ्रम खोला तिन सुकौराबाट दाजु मेरो अल फ्रेन्डलाई मिस गरेको छु भनिदिनु है स्पेसली शिखा मन्जु चौधरीलाई भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो कमेन्टको लागि र थुप्रै साथीहरूको कमेन्टहरू बाँकी छन् ती कमेन्टहरू पढ्नुभन्दा अगाडि एउटा गीत पनि सुनौँ आवाज बसेको बसेको आवाज भइरहेछ त्यही भएर एकैछिन गीत सुन्छौँ त्यस पछाडि अन्तिममा आऊ भने एसएमएस र कमेन्ट नगरिदिनु होला प्लिज <laughs> र म तपाईँका कमेन्ट र एसएमएसहरू लिएर आउनेछु रेडियो सरोवर सुन्दै गर्नुहोला मेरै हम सफर पास आएन किन सुन्दर साङ्गीतिक आवाज तपाईँको लागि राखेँ मैले र अब भने हामी कार्यक्रमको अन्तिम अन्तिममा छौँ म तपाईँको एसएमएस र कमेन्टहरू राख्दैछु यतिखेर आजको लागि अन्तिम एसएमएस छ त्यस पछाडि कमेन्टतिर लाग्छु अब भने एसएमएस र कमेन्ट नगरिदिनु होला म तपाईँलाई भन् आग्रह गरिरहेको छु अर्को एसएमएस गर्नुभएको छ हाई दादा खानु भयो त पदम पोखरी मिलनचोकबाट राजु लामा भन्नुभएको छ थ्याङ्क यू सो मच राजुजी तपाईँको एसएमएसको लागि र एसएमएस यति मात्र आयो राजुजी अरू पनि लेख्नु भएको थियो होला त्यसका लागि चाहिँ सरी भन्न चाहन्छु तपाईँको पुरा एसएमएस पढ्न पाइनँ तिस एकतिस बत्तिस तेत्तिसवटा एसएमएस गर्नुभएको थियो साथीहरूले तपाईँलाई धेरै धेरै धन्यवाद छ मैले एसएमएस बन्द गरेँ साथीहरू र तपाईँको कमेन्टहरूतिर लाग्दैछु यतिखेर कमेन्ट गर्नुभएको छ औँसीको रातमा इन्द्रमान आत्माजीले लेख्नुहुन्छ मलाई किन घरिघरि सताउँछौ डियर टाढैबाट सधैँभरि सताउँछौ डियर मलाई किन घरिघरि सताउँछौ डियर टाढैबाट सधैँभरि सताउँछौ डियर कहिले त सहनै सक्दिनँ चोट खुकुरीले अचानोलाई साह्रै अह खुकुरीले अचानोलाई के लेख्नु भएको छ उहाँले मैले अलिकता के के पढेँ क्या <laughs> खुकुरीले अचानोलाई सरी सताउँछ dear I miss you love you forever baby जीवनमा तिमी जस्तो साथी पाएकोमा खुसी छु हाम्रो यो नाता यो साथ सधैँ भरे अमर रहोस् आकाशले धरतीलाई छोडे पनि बादल र पानीको नाता टो टुटे पनि हाम्रो यो माया यो साथ छुट्ने छैन कमलको फुलसरी फुलिरहनेछ हाम्रो माया खुल्ला ठाउँमा उम्रेको दुबो जस्तै फैलिरहनेछ हाम्रो माया उही तिम्रो हातमा अन्त्यमा मेरी प्यारिसिस जिनालाई मिस यु एन्ड बबितालाई ह्याभ अ स्विट ड्रिम भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क सो मच औँसीको रातमा इन्द्रमान आत्माजी तपाईँको यो कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ राज तामाङ थोक्करजीले लेख्नुहुन्छ लजाइ लजाई बोलिदिन्छौ बात बेमानी लजाइ लजाई बोलिदिन्छौ बात बेमानी सपनामा सताइरहने रात बेमानी लजाइ लजाई बोलिदिन्छौ बात बेमानी सपनामा सताइरहन्छौ रात बेमानी माया गर्छौ थाहा छ मलाई जे भने नि भन माया गर्छौ थाहा छ मलाई आहा जे आहा जे भने नि भन अङ्गालोमै कस्न खोज्ने हात बेमानी गर्ने आएको छ वा एकदम राम्रो छ यो अलिकता के भन्छ रोमनाइजमा भएको कारणले गर्दा मैले अलिकता राम्रोसँग पढ्न पाइनँ त्यसको लागि माफी चाहन्छु हेलो चन्द्र दाजु इट्स मी राज तामाङ थोकर प्यारी बुनु बसन्तीलाई मिठो सम्झना साथमा माया अनि दिपा भाउजूलाई सबिना शिषलाई नै मिस गरिरहेको छु गुड नाइट बबाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ रोमियो अर्जितजीले लेख्नुहुन्छ धेरै दिनको न्यानो माया अनि मिठो सम्झना दादा तपाईँको लागि अनि खानपिन त भयो नि है भन्नुभएको छ खानपिन भइसक्यो दादा सधैँको साता झैँ आज नि सुन्दैछु तपाईँ हाम्रो मनमुटुको प्रोग्राम मुटुदेखि मुटुसम्म मायाको कुरा गर्नु भ गर्नु भने दादा लभ त गरेँ मैले पनि एकहोरो न त पाउन सक्छु न त गुमाउन मेरो मनमा लेखिएको त्यो नाम मेटिँदैन न न खै किन हो दादा के यो मेरो साँचो माया हो र यदि होइन भने दादा किन मेटिँदैन प्लिज तपाईँलाई थाहा होला त दादा यो मेरो एकहोरो मायाको बारेमा एनिवे दादा me Santosh Nagarkoti from Hatiya okay दादा बाई छुटिन्छु आजलाई अनि अह यति नै मेरो काली रूपालाई लभ यु भन्दै छुट्टिन्छु bye bye take care miss you good night भन्नुभएको छ माया एकरो हुन्छ नहुने भन्ने छैन एकरो माया गर्नुपर्छ गरिन्छ पनि तर त्यो एकहोरो माया दोहोरो भयो भने अझ बढी राम्रो हुन्छ एकहोरो माया गर्नुहोस् तपाईँको अधिकारको कुरा हो तर त्यो एकहोरो माया गर्दाखेरि यस्तो पाराले चाहिँ नगर्नुहोस् तपाईँको एकहोरो मायाले तपाईँको त्यो साथीलाई त्यो माया गर्ने व्यक्तिलाई अप्ठ्यारोमा पार्ने काम चाहिँ कहिले नगर्नु होला यो म भन्न चाहन्छु कहिलेकाहीँ हामीलाई जे इच्छा गर्यो त्यो पाउनुपर्ने अहमता जाग्छ त्यस्तो चाहिँ कहिले पनि नहोस् र सन्तोषजीमा यो छैन मलाई थाहा छ तपाईँले साँचो माया गर्नुभएको छ म कामना गर्छु उहाँले पनि तपाईँलाई माया गर्नुहुनेछ एक कुहुरो माया होइन तपाईँहरूको दोहोरो माया होस् म यही कामना गर्छु र यही प्रार्थना गर्छु भगवान्सँग तर एक माया हुँदाहुँदै इनकेस तपाईँहरू मिल्नु भएन पनि दुखी चाहिँ नहुनुहोला तपाईँले माया गर्न सक्नुहुन्छ चाहे उहाँ अरूको किन नहोस् या त उहाँले तपाईँलाई माया नगरे पनि तपाईँले आफूले माया चाहिँ अवश्य गर्न सक्नुहुन्छ थ्याङ्क यू सो मच अर्को एसएमएस कमेन्ट गर्नुभएको छ मसँग समय एकदमै कम छ साथीहरूले फेरि कमेन्ट पनि गरिरहनु भएको छ अब नगर्नु होला म आग्रह गरिरहेको छु मङ्गल कुमार आङदेङमीजीले मङ्गल कुमार आङदेङले याक थुङबा भन्नुभएको छ good night all my friends bye bye भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ अभि लामाजीले उहाँ लेख्नुहुन्छ हेलो दादा खाना भयो त हजुरको आइएम अबिलामा हाडी खोलाबाट दादा आज म मेरो मनमुटुमा बस्ने कान्छीलाई miss you Facebook friend all फ्रेन्डलाई एन्ड सबिना दिदीलाई मिना दिदी and Puja Gole miss you भन्छु एन्ड हजुरलाई नि ओके दादा गुड नाइट ल बबाई भन्नुभएको छ थ्याङ्क सो मच तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ बिक्स घलान भन्नुभएको छ विकास हो कि जस्तो लाग्यो बिकेएस लेख्नु भएको छ दर्शन नमस्ते चन्द्र दादा मि विकास अह विकास भैले लेख्नु भएको छ उहाँले नाउ मलेसिया यति चुखो माया हाम्रो सधैँ यस्तै रहिरहोस् सबिना जति माया गरे पनि नपुगे झैँ भइरहोस् आहा यति चोखो माया हाम्रो जति माया गरे पनि आहा नपुगे चाहिँ भइरहोस् सबिना मिठो माया कान्छु म छिट्टै नेपाल फर्किँदैछु पाँच महिना बाँकी छ सानो प्यारो छोरा सन्दीपलाई पनि लभ यु भन्दै छुट्टिन्छु ओके गुड नाइट दादा बबाई भन्नुभएको छ थ्याङ्क सो मच धेरै साथीहरूको कमेन्ट छन् केही साथीहरूले पुरानो पोस्टमा कमेन्ट गर्नुभयो कि जस्तो पनि लागिरहेछ कमेन्ट आएको छैन धेरै साथीहरूले मलाई एसएमएस गरेर पनि भन्नु भएको छ खोइ त मेरो कमेन्ट भन्नुभएको छ तपाईँले पुरानो पोस्टमा पो कमेन्ट गर्नुभयो कि अलिकता नेट प्रब्लम पनि छ समय चाहिँ नौ बजेर अन्ठाउन्न मिनट गयो दस बजे सकाउँ कि भन्ने धुनमा तर पनि तपाईँका यो कमेन्टहरू कता कता छन् एसएमएस चाहिँ मैले बन्द गरिसकेको छु साथीहरू बत्तिस तेत्तिसवटा एसएमएस आएको थियो थ्याङ्क यू सो मच तपाईँ एसएमएस गर्नुहुने सबैलाई र कमेन्ट गर्नुहुने साथीलाई पनि धन्यवाद यतिखेर तपाईँ कमेन्टहरू हेरिरहेको छु तर नेट प्रब्लमले गर्दा अलिकता लोडिङ भइरहेको छ इनकेस लोडिङ हुन धेरै टाइम लाग्यो भने मैले तपाईँको कमेन्टहरू पढ्न पाउँदिनँ दुःखको कुरा तर पनि म प्रयास गरिरहेको छु यतिखेर <laughs> अलिकता गाह्रो पनि भइरहेको छ तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्च र W W W dot radio server dot com dot एनपीबाट संसारभर कार्यक्रम मुटुदेखि मुटुसम्म र मुटुदेखि मुटुसम्मको साथमा छु म तपाईँकै मनभित्रको साथी चन्द्र र साथीहरूको कमेन्टहरू हेरिरहेको छु म कमेन्टहरू केही साथीहरूको देखेको छैन मैले एसएमएस गरेर भनिरहनु भएको छ मेरो कमेन्ट आएन भनेर तर तपाईँले कमेन्ट अर्थ अन्त्य गर्नुभयो कि हाम्रो पोस्ट छ मुटुदेखि मुटुसम्म यसमा चाहिँ के लेखिएको छ अधेरै कालो रात मिठो कल्पना उर्दैछ पुष्पको विमान भन्ने एउटा पोस्ट छ त्यो पोस्टमा मात्रै कमेन्ट गर्नुभएका कमेन्टहरू मात्रै राख्नेछु म कार्यक्रममा र अब भने म कार्यक्रममा यतिखेर कमेन्टहरू लिँदैछु सघाउँछु तपाईँ कमेन्ट सकेसम्म मन्जु लामाजी लेख्नुहुन्छ हाई ब्रो धेरै दिनपछिको सम्झनाको साथमा मिठो भाइ it's me Manju from Padampokhari मेरो डियर हर्ट मनिकजीलाई टाढा हुनुभएको दस दिन मात्र के भएको थियो मलाई त दस वर्ष जति नै लागिसक्यो so please come back soon my dear and I always miss you I love you my dear Manikji then sis Garima Sujit friends PSG Ravi Dipesh Ashok Sumitra Sapna Mandira भाइ सरोजलाई मिस यु देन तपाईँलाई नै miss you okay bye bye good night have a sweet dream भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि मन्जुजी अरू कमेन्टहरू पनि छन् ती कमेन्टहरूलाई अब मैले कार्यक्रममा राख्न सक्दिनँ किन भन्दा हामीसँग समय एकदमै कम छ कमेन्ट गर्नुभएको थियो बेबिका तामाङजीले यहाँलाई धेरै धेरै धन्यवाद छ त्यसै गरी अनु तामाङ थोक्करजीले पनि कमेन्ट गर्नुभएको थियो थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि र अविरल प्रेमी मिसनजीले पनि कमेन्ट गर्नुभएको छ भनेर एसएमएस छोड्नु भएको छ तर तपाईँको कमेन्ट मैले यहाँ भेटिनँ अविरलजी सरी भन्न चाहन्छु तपाईँको कमेन्ट पढ्ने रहर हुँदाहुँदै पनि मैले पढ्न पाइनँ र आज एसएमएस ज जसले गर्नुभएको थियो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ त्यसै गरी कमेन्ट गर्नुहुने तपाईँ सम्पूर्ण साथीहरूलाई पनि धेरै धेरै धन्यवाद छ मैले सबै साथीहरूको नाम लिइसकेको छु केही साथीहरूको नाम छुटेको भए अह एसके यादवजीले पनि कमेन्ट गर्नु भएको थियो रहेछ यहाँलाई पनि धेरै धेरै धन्यवाद छ र तपाईँको कमेन्टहरूलाई मैले कार्यक्रममा स्थान दिइसकेको छु र ज जसले कमेन्ट गर्नुभयो कार्यक्रममा एसएमएस गरिदिनु भयो यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ त्यसै गरी एसएमएस गर्नुहुने तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ आज कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद छ तपाईँ र मेरो भेट भोलि सबैसँगै कार्यक्रम अनुरागमा सवा नौ बजे राति हुने नै छ तबसम्मका लागि म तपाईँकै मनभित्रको साथी चन्द्र पनि छुट्टिन चाहन्छु हवस् त नमस्ते शुभरात्री